Alright. एकचोट मात्रै पाउँछु जसलाई आफ्नो सम्झी मन बुझाउँछु यो मन त्यसै धर्किएको छ अब वचन है निर्माया मुटु धेरै चर्किएको छ सधैँ पाउँछु जसलाई आफ्नो सम्झी मन बुझाउँछु यो मन त्यसै धर्किएको छ अब वचन है निर्माया मुटु धेरै चर्किएको छ अब वचन मुटु धेरै चर्किएको छ थपड हाने राजाउ सानो निको हुन वचनको घाउ सानो यो मन त्यसै धर्किएको छ अब बचन है निर्माया मुटु धेरै चर्किएको छ हाने मन त्यसै धर्किएको छ अब वचन है निर्माया मुटु धेरै चर्किएको छ अब वचन है निर्माया मुटु धेरै चर्किएको छ यो मन त्यसै धर्किएको छ अब वचन है निर्माया मुटु धेरै चर्किएको छ मायाको घेरो चिया चिया बनायो मन मेरो यो मन त्यसै थर्किएको छ अब वचन छ अब वचन